कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज को रहिरहेको सुन्दरताको अर्थ खुल्यो तिमीलाई थाहा छैन होला पहिलो चोटि तिमी हाँक्दा पहिलो थुङ्गा फुल फुल्यो हुन त हो अहिले भर्खरै तिमीले भनिदिए जस्तै हो माया गर्दा सुनै पर्छ भन्ने चलन छैन होला तर पनि मलाई भने माया गर्ने मेरो मान्छे मेरो नगिते हुनै पर्छ उसलाई मैले जुनै पर्छ बोल्छ चरी त्यो रुखमाथि जल्छ मेरो हृदय पोलेर सम्झी सम्झी मनमा आउँछ भने भने सक्दिनँ यो बतासको कसम यो मधुमासको कसम किनार माथा मार्दा सुनको बाला पाए बाला कटको भनी हिँड्दा सानो गीत गाए नदी किनार माथा मार्दा सुनको बाला पाए बाला कटको भनी हिँड्दा सानो गीत गाए मेरी माय कस्ती कस्ती कस्ती फूल को तुंगा जस्ती मेरी माय कस्ती कस्ती कस्ती फूल को तुंगा जस्ती नयनमा राखे पनि नबिझाउने हृदयमा राखे पनि नहराउने नयनमा राखे पनि नबिझाउने हृदयमा राखे पनि नहराउने मेरी माया कस्ती कस्ती कस्ती नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकहरूमा समर्पित कालजै नेपाली गीतहरूको यो रात्रि श्रृंखला अजर अमर गीतहरूमा यहाँलाई शालीन अभिवादन सन्दीप सुन्दास र यो प्रस्तुता प्रकाश सामीको आजको कार्यक्रममा आजकै दिन दिवंगत हुनुभएका नेपाली संगीत जगतका एक सूत्रधार नेपाली आधुनिक संगीतका निर्माता शिवशंकर मानन्दरप्रति समर्पित छ शिवशंकर मानन्दरको उन्नाइस सय उनानब्बे माघ महिनाको शिवरात्रीका दिन काठमाण्डुको पाको पोकोल्याङमा जन्म भएको थियो आफ्ना पिता मानबहादुर मानन्दर र माता राममाया मानन्दरका उनी कनिष्ठ छोरा थिए शिवशंकर नेपालबाट बनेको पहिलो नेपाली चलचित्र आमाका नायक थिए भने नेपालबाट बनेको पहिलो वृत्तचित्र स्वराष्ट्रका हे नायक श्री पाँच महेन्द्रका पार्श्व गायक पनि थिए उनी चलचित्रका प्रथम पार्श्व गायक र त्यसै गरिकन वृत्तचित्रका पनि प्रथम पार्श्व गायक नै मानिन्छन् उनले आमा चलचित्रमा गाएको पार्श्व गीत जबसम्म यी दुई हात छन् किन हामी अर्काको भर पर्दछौ यो गीत आमा चलचित्रको निकै लोकप्रिय गीत मानिन्छ आजको कार्यक्रम शिवशंकरप्रति समर्पित छ विशेष उनकै संगीतकारिता गीतकारिता र शिवशंकरले अरू कलाकारलाई बनाइदिएको सांगीतिक मैदानका बारेमा पहिलो कोसेली प्रस्तुत छ शिवशंकर मानन्दरको स्वरमा भने मेरो हुन्थ्यो घरबार नै भने मेरो हुन्थ्यो घरबार तिम्रो जोवन देखेर भई बस्यो कुमार तिम्रो जोवन देखेर भई बस्यो कुमार नै भने मेरो हुन्थ्यो घरबार नै भने मेरो हुन्थ्यो घरबार नानीले माया लाउ बसे नानीले माया लाउँछे बसे तिम्रो गाउँको प्रधान पञ्च हाम्रो गाउँको सदस्य तिम्रो गाउँको प्रधान पञ्च हाम्रो गाउँको सदस्य नानीले माया लाउँछे बसे नानीले माया लाउँछे अवश्य जान सुकेर भयो मुरली ज्यान सुकेर भयो मुरली यो मायालाई भनेर उकाली र ओराली यो मायालाई भनेर उकाली र ओराली ज्यान सुकेर भयो मुरली ज्यान सुकेर भयो मुरली भन नानी के हो तिम्रो नाम भन नानी के हो तिम्रो नाउँ तल पर्यो खैरेनी माथि पर्यो नयाँ गाउँ तल पर्यो खैरेनी माथि पर्यो नयाँ गाउँ भन नानी के हो तिम्रो नाउँ भन नानी के शिव शंकरका गीतहरूमा समाजार्थिक विकास र भौगोलिक भूगोलिक इतिहास पनि देखिन्छ तिम्रो गाउँको प्रधान पञ्च हाम्रो गाउँको सदस्य भन नानी माया लाउँछौ अवश्य यसले पञ्चायतकालको त एउटा सादृश्य चित्रण गर्छ संयोगले वा दुर्भाग्यले शिवशंकरले अभिनय गरेको पहिलो चलचित्र पञ्चायती व्यवस्थाका बेला प्रचार प्रसार निर्देशनालयले बनाएको हुनाले यो चलचित्र नेपाली जातिको पहिलो चलचित्र भन्नु मात्र भयो यसको संरक्षित प्रति पनि हाम्रो इतिहाससँग सुरक्षित छैन आजको कार्यक्रम चलचित्रका प्रथम नायक एवं नेपाली संगीतका सूत्रधार शिवशंकरमा समर्पित छ हाम्रो ट्विटरमा वीरेन्द्र कटेल मेन्सन गर्नुहुन्छ सानोमा क्विजमा नेपाली चलचित्रको पहिलो नायक नायिका को हो भन्ने प्रश्नमा शिवशंकर र भुवन चन्द उत्तर दिएको याद आयो भन्नुभएको छ भने त्यसै गरी घनश्याम शर्मा पौड्यालले एक सय बयानब्बे श्रृंखला शिवशंकरप्रति हार्दिक श्रद्धा सुमन भनेर लेख्नु भएको छ त्यसै गरी लेखराम सापकोटाले पनि शिवशंकर मानन्दरमा श्रद्धा सुमन अर्पण गर्नुभएको छ चितवनबाट सात समुद्र पारीबाट अजर अमर गीतको पर्खाईमा हुनुहुन्छ जेबी सिनेजी त्यसै गरी लुसिफर लेख्नुहुन्छ नायक तथा संगीत साधक शिवशंकर प्रति हार्दिक श्रद्धा सुमन धना पौडेल अमेरिकाको डेनबरबाट नायक तथा गायक शिवशंकरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्नुहुन्छ भने राजु मास्टरले पनि हामीलाई मेन्सनमा तिम्रो गाउँको प्रधान पञ्च हाम्रो गाउँको सदस्य नानीले माया लाउँछे अवश्य रमाइलो गीतको लागि धन्यवाद भन्नुभएको छ प्रशान्त राज कार्की लेख्नुहुन्छ प्रथम पार्श्व गायक र चलचित्रका नायक शिवशंकर प्रति श्रद्धा सुमन हामी जस्ता अबका पुस्ताले आजबाट उहाँको बारे अझै धेरै थाहा पाउने भए त्यसै गरी प्रभात किरण लेख्नुहुन्छ नायक शिवशंकर मानन्दर बारेमा धेरै जान्ने मौका मिलाइदिनुहोला कार्यक्रमलाई सफलताको शुभकामना भनेर लेख्नु भएको छ शिवशंकर मानन्दर मात्र होइन चलचित्र माइती घरका निम्ति गीत गाउन गएका गायक सीपी लोनी पनि गायक भएकै कारणले नायक हुन पुगे भने शिवशंकरले यसअघि नै श्यामदास वैष्णवको शब्दमा स्वराष्ट्रका हे नायक श्रीपाँच महेन्द्र नामक वृत्तचित्रमा पार्श्व गीत गाइसकेका कारण निर्देशक हीरा कुमार सिंह उनको व्यक्तित्व उनको शालीनता र उनको शारीरिक सौष्ठवबाट प्रभावित भएर उनलाई आमा चलचित्रमा नायकका निम्ति चयन गरे र यसै चलचित्रका क्यामराम्यान देवजी पठारीले पनि शिवशंकरको पर्सनालिटी विशेष गरेर एकदम पहाड़ी शैलीको उनको जीवडाल र स्वरूपलाई स्वीकारेर उनलाई नायकको रूपमा चयन गरे भने यसमा नायिकाको रूपमा शिवशंकर मानन्दरका साथी भैरव बहादुर थापाकी छोरी भुवन थापा नायिकाका रूपमा शिवशंकरसँग उत्रेकी थिइन् शिवशंकर अभिनयमा सहजता र शालीनता भएका कलाकार मात्र नभइकन संगीतमा विविधता भएका व्यक्ति पनि हुन् उनले नेपाली चलचित्रका निम्ति पहिलो क्याब्रे फिल्म मनको बाँधमा मेरो मुटुको माझमा एउटा बत्ती बलिरहेछ भन्ने गीत दिए भने नेपाली संगीत जगतमा सबभन्दा धेरै युगल गीत र सबभन्दा धेरै प्रत्युत्तर गीत तयार पार्ने संगीतकारका रूपमा पनि उनी चिनिन्छन् सागर हो स्वास्नी मान्छे एउटा पुरूषको गीत त्यसै गरी सागर हो लोग्ने मान्छे महिलाको गीत भन्न के हो तिम्रो नाउँ शिवशंकरको पुरूषको स्वरमा एउटा गीत पहाड़की छोरी हुँ म पार्वती हो मेरो नाउँ महिलाको स्वरमा यसरी धेरै गीतका प्रश्न र प्रतिउत्तर गीतहरू तयार पार्ने संगीतकारका रूपमा पनि शिवशंकरलाई चिन्न सकिन्छ भने शिवशंकरका गीतकारका रूपमा चर्चित गीतकार थिए त्यति बेला भावुक भावुक पेशागत रूपले विराटनगर सभा भएर गइसकेपछि उनका गीतकारमा आए अर्का गीतकार त्रिषित अर्थात डाक्टर राममान त्रिषित रामान्तरित र भावुक माधव प्रसाद खनाल भावुक शिवशंकरका किचन केमिस्ट्री मिल्ने गीतकारका रूपमा चिनिन्थे तर कलाकारका रूपमा उनले धेरै नयाँ गायक गायिकालाई मौका दिएका छन् भने गीतकार राजेन्द्र थापा श्रीपुरूष ढकाल दिव्य बुर्तेल विशम्बर प्याकुरेललाई पनि शिवशंकरले बहुतायत क्षेत्र दिएका छन् तर संगीतको पक्षमा हेर्ने हो भने पनि शिवशंकरले महिला कलाकारका निम्ति पनि फरक शैलीका गीतहरू गरेका छन् प्रसिद्ध आख्यानकार निबन्धकार निर्मोही व्याससँग एउटा यात्रामा भेट हुँदा उनले एउटा गीत बारम्बार गुनगुनाइरहे दिलमा हजुर आएर मात्रै मलाई थाहा भयो मैले सोधे निर्मोहीजी तपाईँलाई गीतको गीतकारको हो थाहा छ निर्मोही व्यासले भने बच्चैदेखि सुनेको हुँ संगीतकार शिवशंकर हो तर गीतकार थाहा छैन मैले भने तपाईँसँगै खानाको लाइनमा बस्दै गर्ने पछिल्लो व्यक्ति यस गीतका गीतकार हुन् तपाईँको पछाडि डाक्टर रामानजी हुनुहुन्छ उहाँ यसका गीतकार हुनुहुन्छ यहाँ सुन्न सकिन्छ तारादेवीलाई तारादेवी बनाएको एउटा गीत र यसपछि मिरानालाई मिराना बनाएको एउटा गीत शिवशंकरको संगीतमा यी दुई गीत हजुर सुस्केरामा गायिका मीरा राणाका प्रिय संगीतकार शिवशंकर र गोपाल युजन हुन् शिवशंकरले चलचित्र मनको बाँधमा नाति काजीसँग सहसंगीतकार भएर काम गरे भने पछि चन्द्रराज शर्मासँग नेपालको पहिलो रंगीन चलचित्र कुमारीमा सहसंगीतकार भएर काम गरे पोखराबाट कवि दुर्गा बहादुर शाह लेख्नुहुन्छ पहिलो गीतका बारेमा भेरी युनिक लिरिक्स सर म सुन्दैछु इन्जोइङ यो सुनसान रातमा भनेर लेख्नु भएको छ त्यसै गरी हामीलाई फेसबुकमा सिलवाल सुशीला लेख्नुहुन्छ अजर अमर गीतमा शिवशंकर प्रति हार्दिक श्रद्धा सुमन भन्दै आबुधाबीबाट अनन्त कटवाल त्यसै गरी अमरदीप श्रेष्ठ फेङटेक दक्षिण कोरियाबाट अनन्त कटवालका पंक्तिहरू यस प्रकार छनृ आदरणीय महिलाहरूको बारेमा यति धेरै जानकारी गराउनुभयो सायद पीएचडी गर्ने महिला पनि गीत संगीत क्षेत्रमा लागेको यो पहिलो पटक सुन्ने मौका मिल्यो साथै नेपाली चलचित्र आमाका नायक तथा गायक शिवशंकरको एघारौं पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रद्धा सुमन कृष्ण केसी टीका छेत्री त्यसै काठमाण्डु डल्लु चागलबाट त्रिचन्द्र प्रतीक्षा लेख्नुहुन्छ नायक एवं गायक शिवशंकर मानन्दर प्रति हार्दिक श्रद्धा सुमन उहाँको बारेमा नवीनतम जानकारी पाउने र उहाँको सदाबार गीत श्रवण गर्ने आशामा उहाँले लेख्नु भएको छ भने मुरारी सिगदेल जो कविका रूपमा चर्चित हुनुहुन्छ उहाँ लेख्नुहुन्छ शिवशंकर मानन्दरमा श्रद्धा सुमन राजेश्वर उदय दिनेश रावत कुमारजङ कार्की र कृष्ण केसीका पंक्तिहरू र घनश्याम शर्मा पौडेलका पंक्तिहरू बाँकी नै छन् शिवशंकर मानन्दहरूको जीवनमा सबभन्दा ठूलो परिवर्तन उनको जन्मस्थान पाको पोखलड्याङमा शुरू भयो पाको पोखलड्याङ अहिले काठमाडौँको एउटा पहिलाको पुरानो भन्सार अहिलेको नयाँ बजार जहाँ आरबी कम्प्लेक्स र अन्य न्यू रोडका प्रमुख व्यापारिक केन्द्रहरू स्थापित छन् र त्यहाँ नै योग कवि श्रीचरण श्रेष्ठको निवास पनि रहेको र त्यसलाई पुरानो दफ्तर पनि भनिन्छ त्यही शिवशंकरको बाल्यकाल बित्यो मानन्दर परिवारमा जन्मेका शिवजी नामले परिचित शिवशंकर मानन्दर परिवारमा एउटा गजबको परम्परा के छ भने काठमाडौँमा शुरू हुने दशैं अगाडिको सांस्कृतिक पर्व गुला पर्वमा महिलाहरूले पनि ठूलो बाजा बजाएर हिँड्ने परम्परा छ मानन्दर परिवारमा महिला पनि पुरूष पनि वाद्य वादनमा बराबर शरीक हुन्छन् अझै कहीँ कहीँ त महिलाकै बढ़ी सक्रियता पाइन्छ त्यस्तै परिवारमा जन्मेका शिवशंकरलाई बाल्यकालदेखि नै रंगमंच र संगीतप्रति आकर्षित गर्यो भने रेडियो नेपाल स्थापना भएको एक वर्षपछि उनले रेडियो नेपालमा गायकका रूपमा प्रवेश गरे र त्यही रेडियो नेपालमा उनी बारम्बार सर्वोत्कृष्ट संगीतकार गायकका रूपमा पुरस्कृत भए र दुई हजार बत्तीस सालपछि त्यही रेडियो नेपालमा उनी अधिकृतका रूपमा कार्यरत रहे र शिवशंकर नेपाली संगीत जगतका पहिलो संगीतकार वा पहिलो कलाकार हुन् जो रत्न रेकर्डिङ संस्थानका पहिलो महाप्रबन्धक भए त्यही बेला स्वर सम्राट नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक थिए यी दुई कलाकारले कलाकारको इज्जत र गरिमालाई बढ़ाए भने शाही शासनकालमै शिवशंकरलाई कलाकारको जगतमा सबैभन्दा ठूलो पुरस्कार त्रिशक्ति पट्ट पनि दिइएको थियो यदि अहिले त्यो पुरस्कारको मान्यता कम होला तर त्यति बेला कलाकारको रूपमा त्यति ठूलो पदवी पाउने उनी पहिलो कलाकार थिए शिवशंकरको संगीतमा गाउने धेरै कलाकारहरूमा पहिलो पहिलो पुस्ताका गायकहरू विशेष गरेर मानिक रत्न प्रेमदोज प्रधान नारायण गोपाल दीप श्रेष्ठ प्रदर्शन भनी पछिल्लो पुस्ताका उदित नारायण झा मधु छेत्री सुशीला कंसाकार दीप तारा ताम्राकार जस्ता कलाकारहरू पनि आयो र अर्को रोचक पक्ष के छ भने शिवशंकरको पाको पोखल ड्याङबाट घर सरेर टंकेश्वर कालीमटीको नजिक पुगेपछि उनको घरमा धेरै कलाकारहरू डेरा बस्ने गर्थे विशेष गरेर उनको घरमा गायक संगीतकार दीप श्रेष्ठ संगीतकार प्रकाश गुरूङ र पछिल्लो पुस्ताका गायक उदित नारायण झा पनि डेरा गरेर बसेको इतिहास पाइन्छ शिवशंकरको कुरा गर्ने बित्तिकै शिवशंकरको संगीतको अर्को विशेष पक्ष हो सुकोमल शब्दमा न्यायपूर्वक संगीत गर्न सक्ने र कहिले आफ्नो आवाजको सक्षम प्रयोग नगरेका कलाकारलाई पनि ठूलो मौका दिन सक्ने उनका यस्तै एकजना गायक थिए पुष्पलाल श्रेष्ठ जसको छोटो नाम हो पीएल श्रेष्ठ पीएल श्रेष्ठलाई उनले रविन्द्र शाहको शब्दमा यति सहज र सरल किसिमले प्रस्तुत गरे रविन्द्र शाह जो स्वयं दरबारमा भएका अन्य गीतकारहरू मविबी शाह चाँदनी शाह जत्तिकै सशक्त गीतकार मानिन्थे रविन्द्र शाह जो पूर्व राजा वीरेन्द्रका दाजु पनि हुन् उनको शब्दमा शिवशंकरको संगीतमा यहाँ प्रस्तुत छ पीएल श्रेष्ठको स्वर साँझ भयो अब बत्ती बल्यो तर ज्योति मैले पाइना भयो बल्यो तर ज्योति मैले पाइन पाखा भरी फुल फुल्यो तर माल मैले लाइन साँझ भयो अब बल्यो यो जिन्दगीको रूप कस्तो को दीप जस्तो जिउँदैमा अब लास ढल्यो तर उठ्न मैले एल श्रेष्ठ इन्द्रनारायण मानन्धर वा योगेश वैद्य मानिक रत्न जस्ता कलाकारलाई शिवशंकरको संगीतले घना साथ दिएको छ त्यसै गरी कन्हैया कुमार पनि शिवशंकरको संगीतमा बडा स्वच्छन्द भएर देखिएका छन् हाम्रो ट्विटरमा लुसिफर मेन्सन गर्नुहुन्छ अघि भर्खर बजेको मीरा राणाको गीतलाई गीतका बारेमा मीरा राणाको आवाजले उसै त मन्त्रमुग्ध बनाउँछ झन् शिवशंकरको संगीत बेजोड सम्मिश्रण भनेर लेख्नु भएको छ भने राजु मास्टर मेन्सन गर्नुहुन्छ माया पिरतीका गीत उबेला गाउने शैली र अहिलेको शैली कति फरक है भनेर लेख्नु भएको छ त्यसै गरी देशभक्त लेख्नुहुन्छ नेपाली चलचित्रका प्रथम नायकको विषयमा सुन्न पाइयो धन्यवाद भनेर मनु आवास मेन्सन गर्नुहुन्छ नेपाली सुगम संगीतमा शिवशंकरहरूको अभाव निरन्तर निरन्तर खट्किरहेको छ र खड्किरहनेछ कथाकार अतिप्त पाण्डेले हिरासिंह खत्रीद्वारा निर्देशित चलचित्र आमाको एउटा गीत सुन्न इच्छा गर्नुभएको छ तर त्यो गीत हामीसँग नभएको कारणले क्षमा माग्दै यहाँ शिवशंकरले तयार पारेको यो युगल गीत जसका कारण नेपाली युगल गायनको इतिहासमा ठूलो परिवर्तन पनि आयो प्रेमध्वज प्रधान र तारादेवीको स्वर किरण खरेलको शब्दमा हेर्न नभए आफ्नो अनुहार कहाँ हेर्थ्यो तिमी तिम्रो तिम्रो मुटु तिम्रो बदनमा तिम्रो नभए आफ्नो अनुहार कहाँ हेर्थ्यो तिमी तिम्रो नयनमा तिम्रो नयनमा मुटु नहाई आफ्नो माया कहाँ राख्थ्यो तिमी तिम्रो बदनमा तिम्रो बदनमा मुझको आयु लम्बिएर बार वर्ष भए हुन्थ्यो रातको आयु लम्बिएर बार वर्ष भए हुन्थ्यो तिमी सामु हौ घाम नलागे मलाई हर्ष कति हुन्थ्यो तिमी सामु हौ घाम नलागे मलाई हर्ष प्रेमध्वज प्रधान र तारादेवीको स्वर किरण खरेलको शब्दमा यो गीतका कारण युगल गीतको एउटा ऐतिहासिक श्रृंखला नै परिवर्तन भएको पाइन्छ घनश्याम शर्मा रापाकोट सात स्याङ्जाबाट लेख्नुहुन्छ शिवशंकर मानन्दरप्रति हार्दिक श्रद्धा सुमन उहाँको बारेमा नवीनतम जानकारी पाउने र उहाँको गीत श्रवण गर्न पाउने आशामा छु भनेर लेख्नु भएको छ भने पत्रकार श्याम रिमाल लेख्नुहुन्छ माधव घिमिरेले फूलको थुङ्गा बघेर गयोलाई मरि गए रिमिज गर्न दिन्न भने केही दिन अघि टाइम्स एफएममा साँझ एक महिलाले त्यो गीतको रिमिक्स गाएकी गाएकी सुनियो यथार्थ के हो भनेर सोध्नु भएको छ उहाँले श्याम रिमालजी यहाँ अर्का मित्र आरटी हेभनले मञ्जुश्री भट्टले गाउनु भएको फूलको थुङ्गा बहेर गयो रिमेक पनि भिडियो पनि यहाँ राख्नु भएको छ सायद यो स्वीकृति लिएर नै गाइसकेको हुनुपर्छ त्यसै गरी प्रशान्त राज कार्की लेख्नुहुन्छ प्रेमध्वज प्रधान प्रेमध्वज हेर्दानी रोमान्टिक सुन्दा पनि हिरो जस्तो मुहार र आवाज कस्तो मिठो गीत सुनाउनुभयो धन्यवाद प्रशान्तजी एउटा रमाइलो कुरा प्रेमध्वज प्रधान हेर्दा मात्र हिरो जस्ता होइन चलचित्रमा पनि उनलाई हिरो खेल्न आग्रह गरिएको थियो र पहिलो चलचित्र माइती घरमा गीत गाउन जाँदा उनलाई नायिकाले प्रेम प्रस्ताव पनि राखेको थियो उनले आफ्नै आमाको कारण र व्यक्तिगत जीवनको कारण विवाह वा नायिकाको प्रेम प्रस्तावलाई स्वीकार गर्न सकेनन् नत्र उनी आज माला सिन्हासँग हुन्थे त्यसै गरी लेखराम सापकोटा मेन्सन गर्नुहुन्छ माया कहाँ राख्छौ तिमी तिम्रो बदनमा लेखराम सापकोटा र श्रीषा शर्मा भरतपुरबाट उमेश सिगदेल लेख्नुहुन्छ नभनिरहन सकिन ऐना नभए आफ्नो अनुहार क्या गीत बजाउनुभयो धन्यवाद भनेर उहाँ लेख्नु भएको छ भने विनोद पाठकले देशको अवस्थालाई केही छिन भए नि बिर्सिएर कार्यक्रम सुनेर शिवशंकर मानन्दरजीको धेरै याद आयो भनेर लेख्नु भएको छ जी किम सुङ लेख्नुहुन्छ आज नेपालगंज आसपासमा रहेर सुन्दैछु धन्यवाद रेडियो भेरीलाई काठमाडौँबाट टाढा भए पनि अजर अमर गीतहरूलाई सँगै राख्ने काम गरेको छ प्राविधिक मित्र सन्दीप सुन्दासलाई पनि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ शिवशंकर मानन्दरको नेपाली संगीत आकाशमा धेरै किसिमका योगदानहरू छन् चलचित्र पार्श्व संगीत त्यसै गरिकन नारायण गोपालले गाएको कालजय गीत आमा तिमीलाई जंगलभरिका औंलाहरूले यस्ता गीत हुन् वा प्रत्युत्तर गीत हुन् त्यो अलगै कुरा हो तर दार्जीलिङबाट काठमाडौँ घुम्न आएकी आफ्ना मित्र कृष्ण कन्दङवाको घरमा पाहुना भएर बसेकी गीत नगाइकन राम्रो गला बोकेकी गायिका दिलमाया खातीलाई पनि रेडियोमा गीत गाउन लगाउनमा तारादेवी नातिकाजी र शिवशंकरको अमूल्य योगदान छ भने शिवशंकरले आफ्नै संगीतमा राममान त्रिषितको शब्दमा पन्ना काजीसँग पहिलो पटक दिलमाया खातीलाई यो युगल गीत प्रस्ताव गरे र रेकर्ड गरे नाकाजी काजी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 शिवशंकर मानन्दर गीतकार होइनन् शिवशंकर भन्ने अर्कै गीतकार छन् तिनको नाम शिवशंकर थापा हो भनेर मलाई सच्याउन लगाए तर मेरो इज्जत जोगाइदिनुभयो शिवशंकर मानन्दरले दाई मञ्चमा आएपछि उहाँले भन्नुभयो मैले गीत पनि लेखेको छु गीत संकलन पनि गरेको छु मेरो इतिहास तपाईँहरूले पल्टाएर हेरे हुन्छ त्यसपछि बल्ल मेरो सास थामियो र मैले आफूले बोलेको कुरामा माफी माग्नु परेन र त्यस्ता धेरै गीतमध्ये उदित नारायण झा र मधु छेत्रीले गाएको बिर्खे टोपी वा बेमानीको नजरले यस्ता गीत पर्दछन् भने उदित नारायणलाई सबभन्दा चर्चित बनाएको गीत माया बैगुनी नभई नहुने शिवशंकर मानन्धरकै संकलनको लोकगीत मानिन्छ बल बल भेट भेट किन माया बैगुनी नभई नहुनी माया बैगुनी नभई नहुने माया लाउँदै तिमीको चिर्सना माया लाउँदै तिमीको चिर्सना मैले पनि सकिन बिर्सना माया बैगुनी नभई नहुनी हो माया बैगुनी नभई नहुनी फुल फुल बनाइको ऐसेलु फुल फुल बनाइको छ एक चोटी पैसा पैसालु माया बैगुनी सबै नहुनी हो माया बैगुनी सबै नहुने उदित नारायण झालाई विशिष्ट परिचय दिलाउने यो गीतका संकलक रचनाकार शिवशंकरमा हार्दिक श्रद्धांजलि एउटा कार्यक्रम प्रस्तुताको हैसियतले शिवशंकर मानन्दहरूको जीवनको अन्तिम महायात्रामा शरीक हुन प्रज्ञा प्रतिष्ठान पुग्दा उनका परिवार र संगीतकर्मीहरू मन्त्रीलाई पर्खिरहेका थिए दुई हजार एकसाठी साल कार्तिक उन्तिस गतेका दिन उनको निधन भएको दिन प्रज्ञा प्रतिष्ठानको परिसरमा सम्पूर्ण स्वजन आफन्तका बीचमा एउटा मन्त्रीको प्रतीक्षा भइरहेको थियो मलाई अफसोस लाग्यो त्यति बेला कोही मन्त्री आइपुगेनन् मैले तत्कालै वरिष्ठ संगीतकार अम्बर गुरूङलाई फोन गरे उहाँ घरमा कोही लिन आउँछन् कि भनेर पर्खिरहनु भएको थियो र वहाँलाई गएर ट्याक्सीमा लिएर आएपछि श्रद्धेय संगीतकार अम्बर गुरूङले आफ्ना समकालीन समकक्षी संगीतकार शिवशंकरलाई ठूलो दोसल्ला उडाउनुभयो र भावपूर्ण विदा गर्नुभयो र त्यही फोटो भोलिपल्ट सम्पूर्ण अंग्रेजी र नेपाली दैनिक पत्रिकामा अम्बर गुरूङबाट शिवशंकरको विदाई भनेर फोटो छापियो त्यो फोटोको कहीँ कुना काप्चामा हामी जस्ता अनुसेवीहरू शुभेच्छुक पनि छौं तर अम्बर गुरूङ त्यो दिन अलिकति ढिलो आइदिएको भए मलाई लाग्छ शिवशंकरको त्यो सम्मानपूर्ण विदाई हुने थिएन दुई हजार एकसाठी कार्तिक उनातिस गते मध्याहको त्यो दिन सम्झेर फेरि एकपटक शिवशंकरप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै उनकै संगीतमा रहेको दिव्य बुर्तेलको शब्दको यो गीत इन्द्रनारायण मानन्दरको स्वरमा लाख लाख बालेको बत्ती पंखाले हम्किएरा नदीमा बगैदौ है लाख लाख बालेको बत्ती पङ्खाले हम्किएर नदीमा बगैदो है लाख लाख छोरीको बोले सुन्दा घरचरी निदाउँछ मेरो हाँसु टप्किरह्यो टप्कि नै रहनेछ भनेर राजु मास्टर लेख्नुहुन्छ मान्छेको माया खोलाको पानी जस्तो शब्द शब्दमा पृथक दम छ त्यसै गरी गीतकार प्रसिद्ध गीतकार देव बज्राचार्य शिवशंकर दाईलाई मेरो हार्दिक श्रद्धांजलि भनेर सन्देश प्रभावित गर्नुहुन्छ भने धना पौडेल लेख्नुहुन्छ तारादेवीको दिलमा हजुर आएर को लागि विशेष धन्यवाद प्रकाशजीलाई भनेर लेख्नुहुन्छ भने आजको त झन रमाइलो के भनेर लुना लुनी भाजी लेख्नुहुन्छ भने त्यसै गरी हाम्रा नियमित श्रोता मित्र राजेश्वर उदयका पंक्तिहरू यहाँ राख्न चाहन्छु अजरामर गीतहरूको एक सय बयानब्बे श्रृंखलामा पक्कै पनि हामीमध्ये धेरैले नसुनेको कतैबाट थाहा नभएको नेपाली संगीतको स्वर्णिम युगको अप्राप्य जानकारी र कालजयी गीतहरू सुन्न पाइने थियो पाइयो धन्यवाद भनेर उहाँले हाम्रो टीमलाई नै धन्यवाद दिनुभएको छ दिनेश रावतजीका पंक्तिहरू पनि हुबो यस्तै छन् कार्यक्रमको अन्त्यमा एकपटक फेरि शिवशंकर मानन्दरसँग जीवनमा लामो यात्रा गर्नेहरू धेरै सहकर्मी कलाकारहरू त्यति शिष्ट सभ्य र शालीन व्यक्ति कोही छैन भनेर भन्ने गर्छन् रेडियो नेपालमा नातिकाजी तारादेवी शिवशंकरको त्रैकोणिक सम्बन्ध हुँदा ग्याङ अफ थ्री नामबाट यी समूह चर्चामा रहँदा पनि शिवशंकरलाई धेरैले आदरले हेर्थे शिवशंकरले नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहका धेरै गीतहरू पनि संगीत गरेका छन् भने चाँदनी शाहका गीत यी पाओहरूमा म चढ़ाउन चाहन्छु जस्तो बोलको गीत पनि संगीत गरेका छन् र मविवी शाहले आफ्नी पत्नी रत्ना राज्यलक्ष्मी देवी शाह अस्वस्थ हुँदा भरतपुरको दियालो बंगलोमा बोलाएर गीत संगीत गर्न लगाएको शिवशंकर बारम्बार सम्झिने गर्छन् चरचरी चिनिन्छ मुटु उनको त्यो यादगार गीत मानिन्छ शिवशंकरको हिरासिंह खत्रीसँग खिचिएको एउटा फोटो मैले अन्तर्वार्ताका क्रममा घर लिएर आएको थिएँ त्यो फोटोलाई ठूलो बनाउन मैले अर्का फोटोग्राफर फोटो कवि कुमार आलेलाई दिएको थिएँ कुमार आलेले त्यो फोटो हराएपछि मलाई जीवनभर शिवशंकरका अगाडि उभिन डर भयो किनकि शिवशंकर दाई जहिले भेट्दा पनि त्यो फोटो खोइ त्यो फोटो खोइ भने सोध्नुहुन्थ्यो म त्यो फोटो दिनुपर्ला भनेर डराई डराई हिँड्थे र अचानक एक दिन पत्रिकामा देखे शिवशंकर क्यान्सरले ग्रस्त भनेपछि म दाईलाई भेट्न टंकेश्वरको उहाँ घरमा पुगे र उहाँले अन्तिम पटक मलाई एउटा इच्छा व्यक्त गर्नुभयो मलाई ईश्वर वल्लभका लामा लामा कविताहरूमा संगीत गर्न मन छ त्यो काम हुन सकेन शिवशंकर हाम्रा माझबाट विदा हुनुभयो शिवशंकरलाई ईश्वर बल्लभ पनि बडा प्रेमले शिवशंकर दाई भन्नुहुन्थ्यो शिवशंकर दाईले नै मलाई रेड नेपाल लिएर गएको भनेर ईश्वर बल्लभ सधैँ सधैँ सम्झना गर्नुहुन्थ्यो अर्का गीतकार डाक्टर राममान त्रिषितको शब्दमा शिवशंकरको संगीतमा उदित नारायण झाको यो गीत राख्दै आजको कार्यक्रमबाट विदा हुन्छौ आगामी बिहिबार गायक जनादन समको सम्झनामा विशेष कार्यक्रम रहनेछ सन्दीप र मलाई विदा दिनुहोस् भिचा कसरी दियोमा मेरो परिचय रंग उडेको तास हुँ म तास हुँ म लाग्छ मलाई मन भोकी भागी रहे तो लास हूँ म लास हूँ माँ कसले बुझला मेरो सुखमै हाँस्न मलाई अवकाश मिलेन कसले बुझला मेरो सुखमै मलाई अवकाश मिले नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज